जन्मेको ठाउँ सुवर्णपुर सुवर्णपुर सुवर्णपुर सुवर्णपुर सम्झना छ तिमीलाई त्यो घामामा, धुलो उड्ने बाटोमा अर्कै छ संसार त्यहाँ अर्कै छ जीवन त्यहाँ स्वर्ग सानो गाउँमा जुन तारा छाउँछ रात झिलिमिली परदेशमा आँखाहरू डोलाउँछन् उज्यालोको आसमा ए हजुर सुन रुन्छ यो बिजुलीले रमाउँदै मोटरको धुवा उडाउँदै खुसीले रमाउँदै म फेरी एक दिन बिर्सन म सक्दिन म जन्मेको ठाउँ done me